पूजा कक्षा एघारमा भर्ना हुनुभयो तर रात दिनको बाबुको यौन शोषणले पूजाले पढाइलाई निरन्तरता दिन सक्नु भएन हजुरबुवा आर्मीको पेन्सनर थिए नातिनी पूजालाई बलात्कार गरेको कुरा बाहिर आएपछि उनले आत्महत्या गरे जुन कुरा मैले बाहिर डराएँ एउटा आफ्नै आजबाट बुवाबाट बलात्कृत भएको केटी केटी हो यो कुरा मैले बाहिर निकालेपछि यो कुरा सम्झ नसकेर उहाँ आफै आत्महत्या गर्नुभएको हो अहिले मेरो जुन डेडी हुनुहुन्छ डेडी भन्न त मन लाग्दैन त्यो मलाई त्यो नाम सुने पनि मलाई एकदम घृणा भएर आउँछ म डेडी भन्न त मन लाग्दैन होइन त्यो अहिले जेलमा जेलमा हुनुहुन्छ त्यो जुन पीडा मैले भोगेको छु त्यो मलाई मेरो भित्र एकदम पोलेको छ जस्तो यस्तो छ अवस्था महिलाहरू घरभित्रीबाट शोषण दमन र अत्याचारमा परिरहने तर त्यस्ता बेजेती बाबु र हजुरबुवालाई अझ इज्जत जाने डर यो समाजमा यस्ता घटनामा पुरुषलाई जोगाउन सिङ्गो समाज लाग्ने गरेको छ जसका लागि अनेक प्रपञ्च रक्षा समाजले पूजालाई पनि त्यही गर्ने कोसिस गरियो यहाँसम्म कि मानसिक सन्तुलन बिग्रेकी आदि इत्यादि समेत भन्न थालियो आफ्नै बुवालाई त्यसरी आरोप लगाउन सक्दैन आफू पीडामा नपरिकन त्यसरी आफ्नो बुवा भनेको त्यो एउटा सुरक्षा दिने विश्वासीय पात्र पात्र हो पनि मान्छेले त्यसरी आरोप लगाउँदैन तर म पीडामा नपरिकन मैले त्यसरी आरोप पनि लगाएको नै उहाँहरूले मलाई मेरो बिमारी आएर ठिक छैन भनेर भन्नुहुन्छ अपराधले त आफू बस्नको लागि जसरी हुन्छ जे गरेर हुन्छ भाती भनेर जे भनेर हुन्छ उनीहरू बस्नु खोज्छन् तर म म प्रमाण छु अरू केही मसँग पनि रहन्छन् तर म आफू एक प्रमाण हो म पीडित हो म मैले त्यो पुरा भोगेको हुँ र मैले त्यो बाहिर ल्याएको हुँ मलाई कसरी पनि सहयोग सहयोग नगर्यो भने म जहाँ गएर हुन्छ जसरी हुन्छ म न्यायको लागि डक्टर बाहिर हुन्छु म म त्यही अगाडि मेरो ज्यान गएर हुन्छ कि जे गरेर हुन्छ म न्याय मेरो न्यायको न्यायको लागि चाहिँ म जहिले पनि अगाडि भइरहन्छु यदि मेरो दिमागी हालत ठिक नगएको भए मलाई केही रोग भएको भए म अर्दा पनि आएर सक्थेँ होला बिमारी भएँ बिमार भएर बेहोस हुने बेहोस हुँदै पनि डर्ने त्यस्तो भयो र मैले कहिले जाने जान सकिनँ कहिले जान छोड्दाखेरि पनि बेहोस बेहोसी हालतमा लगाउँथेँ बेहोसी हालतमा हुँदाखेरि पनि तब जस्तै आइरहन्थ्यो गरिरहन्थ्यो उनीहरूलाई घरमा नराम्रो माथिहरूतिर पठाएको बेहोस त्यो मान्छेले च्याप्दाखेरि पनि म बेहोस भयो बेहोस भएर त्यो बेहोसबाट कुन जुत्ता थाहा थाहा हुँदैन थियो त्यस्तै बेहोस भएको बेला पनि म कति मान्छे जुत्दाखेरि हो म माथि भन्दा बेला हुन्थ्यो मैले के गरेँ गरेर यस्तो भन्दाखेरि चुम्लाको म कुर्थ्यो कतै भन्नुहुन्थ्यो त गराइसकेँ आएको यो कुरा बाहिर महिलाले थोरै गल्ती गरोस् त मुखमा थुक्छन् स्वयं महिलाले नै पूजाको हकमा पनि त्यही भएको थियो तर पछि संचार माध्यम र अधिकार कर्मीहरूले पूजालाई साथ दिए पूजा भन्नुहुन्छ मैले अहिले हजारौं सहयोगी हातहरू पाएकी छु अझै पनि डाक्टर बन्ने सपना पूरा गर्ने अठोटमा छु मलाई डक्टर बन्ने मेरो सानोदेखि इच्छा हो मलाई त्यो पनि छ मलाई भगवान्ले नयाँ जीवन दिनुभएको छ यो मलाई लाग्छ यो नयाँ जीवन मैले मैले पाउनुको लागि पाएको हो अब म पछाडि हट्दिनँ किनकि मैले भोगेको छु त्यो फल कस्तो हुन्छ त्यो चिम कस्तो हुन्छ आफू आफूलाई मर्नेसम्म म बाध्य भएँ अहिले चाहिँ मैले म एक्लै पनि लड्छु म भित्रै भित्रै अझै पनि कुरा लुकाएको र बाहिर ननिकालेको भए म कसैले पनि थाहा पाउनु थिएन यो कुरा र बाहिर आउनु थिएन मैले बोलेँ र बाहिर आएँ बाहिर आएँ मैले यो कुरा र मलाई सहयोग गर्ने अनुभूति हातहरू मैले पाएको छु पूजाको भोगाई अरूले कल्पना समेत गर्न नसक्ने घटना हो त्यसो त केही दिन अघि कपिल वस्तुमा पनि श्रीमती माइत गएको बेलामा अर्को मानव रूपी दानव बाबुले छोरीलाई बलात्कार गर्यो घरमा सबैभन्दा ठूलो संरक्षक र विश्वासको पात्र भनेकै बाबु हो तर उसैले छोरी बलात्कार गर्छ भने यो दुनियाँमा कसले कसको विश्वास गर्ने सुनौ उनै पूजाको यो चिन्तन बच्चाहरूको एउटा सुरक्षाको ए अब राम्रो आज जिन्दा छन् तर उनीहरू उनीहरू मेरो लागि मरिसके मलाई आफ्नै पुरा जो जसले चाहिँ आफ्नो बच्चाहरू सबभन्दा ठुलो विश्वास गर्ने मान्छे हो उहाँबाट म आफ्नै परिवारबाट म लुटिएको छु यो पीडा अब अरूले भोग्नु नपरोस् सुनिहाल्नुभयो हजुर बुवा भनाउँदाले बालिका नातिनी बलात्कार गर्यो त्यसबाट गुहार देला भनेको बाबु प्रकाशले पनि छोरीलाई बलात्कार गर्छ भने न्याय खोज्ने कि नखोज्ने पूजाले खोज्नै पर्दछ अब ती दिन गए महिला माथि जे दमन शोषण र अत्याचार सहेर बस्नै पर्ने अब तपाईँ पनि परिवारका कुनै सदस्य वा अन्य कोहीबाट पूजा जस्तै यौन शोषणमा पर्नु भएको छ भने सहेर नबस्नुहोस् र पूजाले जस्तै भण्डाफोर गर्नुहोस् पूजाको पनि त्यही सुझाव रहेको छ मेरो पछाडिको जीवन जस्तो चुक्यो भने म एउटा नयाँ जीवन पाएको छु म अहिले रक्षामा पढ्न छु बसेर म आफ्नो पढाइ पनि कन्टिन्यू गर्न चाहन्छु र म जस्तो पीडामा पर्नुभएकाहरूलाई पनि तपाईँहरू नडराउनुहोस् आफ्नो पीडा पाइनुहोस् तपाईँहरूलाई सहयोग गर्ने धेरै मान्छेहरू तपाईँहरूले पाउनुहुनेछ जसरी मैले आज पाएको छु सहयोग गर्ने तपाईँहरू अठोट गरेर आफू साहस ल्याएर यस्तो सहनु हुँदैन भनेर अठोट गर्नु सरस्वती भगवती दुर्गा देवी पूछन् नारी युगमा दास जस्तै दुर्गा देवी सोच्छु त्यस्तै नारी युगमा, दास जस्तै बुझ्छु महिला भने पुरुषको पूजाजी त्यस्ता बाबु हजुर बाबुको सुँगुरको जस्तो व्यवहार तपाईँले दबाएर राखेको भए अरू थुप्रै पूजाहरू लुटिँदै जाने क्रम बढ्ने थियो जुन घटना तपाईँले बाहिर ल्याउने साहस गर्नुभयो त्यसबाट अन्य थुप्रै पूजाहरू परिवार भित्रीको शोषणबाट बच्ने देखिएको छ यस्ता घटना हामीले बाहिर ल्याउन थालेपछि यहाँका केही त्यस्तै रवैया भएका मानिसहरू त्रसित भएर आलोचना गर्ने गरेका छन् पूजाको यस घटना हामीले यस वर्ष देशकै ठुलो महिला हिंसाका घटना ठानेर जीवनको गोरेटोमा समावेश गरेका हौ त्यो पनि विजय दशमीको अवसरमा किनकि फुलपाती अक्षता वा बोली चढाएर मूर्तिलाई पुजेर मात्र पुण्य कमाइँदैन मानवीय व्यवहार गरे मात्र पुण्य मिल्छ भोका असहायहरूलाई एक रुपियाँ सहयोग गर्न नाक खुम्चाउनेहरूले यो दसैँमा हजारौं रुपियाँ खर्चेर निकै धर्मात्मा बन्दै दसैँ मनाउँदैछन् अनि आफ्नै नातिनी र छोरी पूजालाई जस्तो बलात्कार गर्ने अरू कतिपय बलात्कारी बाबु बाबु र सेतै फुलेका हजुरबुवाहरू पनि आफ्नो पाप पखाल्न भित्र कालो मन बाहिर सेतो पहेँलो वस्तरमा भेटिन सक्छन् त्यस्ताहरूबाट सजग हुन सकिएन भने अमूल्य ज्यान अकालमा जान पनि सक्छ पूजाले बाबु हजुरबुवाको श्रीमती हुनुभन्दा मर्न निको भन्ने ठानेर आत्महत्याको प्रयास गर्नुभयो धन्न छिमेकीबाट उद्धार पाएर बस्नुभयो नत्र उहाँको पनि अकालमा ज्यान जान सक्थ्यो यसर्थ पीडा लुकाएर दबाएर अकाल अकाल मृत्युको शिकार नहुनुहोस् बरु बेलैमा बाहिर ल्याउनुहोस् तपाईँका साथमा प्रहरी प्रशासन र संसार माध्यम सदैव रहिरहनेछ अन्तिममा काभ्रेकी पूजा कार्की जस्तो आफ्नै बाबु र हजुरबुवाबाट अरू पूजाहरू बलात्कृत हुन नपरोस् भन्ने कामना गर्दछौ हवस्त पूजा अदम्य साहस बटुल्दै बलात्कारी बाबुलाई कानुनी कठहरामा पुर्याएकोमा तपाईँलाई साधुवाद र कुनै दिन तपाईँ डाक्टर नै बनेको सुन्न पाइयोस् भन्ने विजय दशमीको शुभकामना पनि 看。 अब विदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम उजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियो सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ हवस् त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी म यसलाई विशेष धन्यवाद दिँदै र पुनः पुनः विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै म आवाजको साथ साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते